रात्रिकालीन अभिवादन तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा श्रोता यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज अनि तपाईँको साथमा छु मुटुदेखि मुटुसम्मको साथमा प्रविधिका साथी अनिलसँगै म तपाईँकै मनभित्रको साथी चन्द्र मुटुदेखि मुटुसम्ममा तपाईँ पठाउन सक्नुहुन्छ तपाईँकै मनभित्रका एसएमएसहरू तपाईँका आफ्नो मान्छेको लागि साँच्चै नै यो अन्धकार रात यो चिसो रात आफ्नो मान्छेको याद आउँछ हामीलाई आफ्नो मान्छे टाढा भए पनि आफ्नो मान्छेको समीपमा हुन मन लाग्छ यतिखेर किनकिन भौगोलिक दूरी टाढा भए तापनि आफ्नो मान्छेको मुटुसम्म पुग्ने चेष्टा गर्न मन लाग्छ अन्धकार रातमा सपनाको माध्यमबाट होस् या भावनाको माध्यमबाट हामी आफ्नो मान्छेको नजिक हुन चाहन्छौँ हो तपाईँको यही इच्छाको हामी पुरा गर्छौँ तपाईँको यही इच्छालाई रेडियो मार्फत तपाईँले आफ्नो मुटुका भावनाहरू तपाईँका मुटुका भावहरू माया प्रेमका अन्जुलीमा छरिएर रहेका तपाईँका प्रेमका पियुसहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सक्नुहुन्छ हो तपाईँलाई खुसी लाग्छ होला सायद यो कार्यक्रममा आउने बित्तिकै किन भन्दा तपाईँको मुटुको कुरा तपाईँको मान्छेको मुटुसम्म पुग्छ हाम्रो अनिलजी पनि मुसु मुसु हाँसिरहनु भएको छ र म पनि तपाईँको साथमा छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको एसएमएस तपाईँको नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउनुहोस् तपाईँको एसएमएस हामी राख्नेछौँ कार्यक्रममा लाइभ अहिले नै तपाईँ एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि राख्दैछु यो सुमधुर साङ्गीतिक आवाज निकै नै सुमधुर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि तपाईँ हुनुहुन्छ मुटुदेखि मुटुसम्म कार्यक्रममा र म छु तपाईँकै मनभित्रको साथी चन्द्र र मलाई प्रविधिबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी अनिल प्रितले तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ आफ्ना मनका भावहरू आफ्ना आफ्ना मनका मायाहरू लेखेर त्रिचालिस त्रिचालिसमा त्यसका लागि यच यस लेख्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र एउटा खाली ठाउँ छोडेर तपाईँको सन्देश र तपाईँको नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा पठाउनुहोस् होला र सकेसम्म छोटो मिठो एसएमएस पठाउनुहोला किन भन्दा प्रविधिको दोष कहिलेकाहीँ तपाईँको एसएमएस पुरा आउँदैन पुरा पढ्न नपाउँदा मलाई पनि अलिकता नमजा लाग्छ तपाईँलाई पनि सुन्दा नराम्रो लाग्छ होला र अब भने ढिला नगरी तपाईँको एसएमएसहरू राख्ने बेला भइसकेको छ एसएमएसहरू ठन्नै आइसकेका छन् सर्वप्रथम एसएमएस छ सम्झे फुल हुन्छ काँडा आहा फुल सम्झे फुल हुन्छ काँडा सम्झे काँडा आफ्नो सम्झे नजिक हुन्छ पराई सम्झे टाढा भन्नुभएको छ नमस्ते दादा आइएम रन्जु बर्तौला गोगनपानीबाट भन्नुभएको छ रन्जुजीले हामीलाई गोगनपानीबाट एसएमएस गर्नुभएको थियो रन्जुजी तपाईँको एसएमएस पुरा आइसकेको छैन तपाईँको यसै गोगनपानीबाट भनेर एसएमएस डट डट डट आएको छ माफ गर्नुहोला तपाईँको पुरा एसएमएस पढ्न पाइनँ र आगामी दिन पनि तपाईँको यस्तै सहभागिताको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ दादा आर अर्को सुखमा मात्र सायद अरूको लेख्नुभएको होला सायद अर्को <laughs> सुखमा मात्र होइन साथी दुःखमा पनि हाँस्ने गर जसले तपाईँलाई साथी मान्छ उसको लागि बाँच्ने गर दादा माई फ्रेन्ड यीलाई मनदेखि नरिसाउनु ल भन्न चाहन्छु पानीबाट भन्नुभएको छ गगनपानीबाट साथीले हामीलाई एसएमएस गर्नुभएको छ उहाँको ई भन्ने साथीलाई मनैदेखि नरिसाउनु ल भन्नुभएको छ साथी ई तपाईँ कहाँ हुनुहुन्छ तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने नरिसाइदिनु होला तपाईँको साथीसँग तपाईँको साथी को हुनुहुन्छ तपाईँले बुझ्नुभयो होला किनभने उहाँको नाम लेख्नुभएको छैन उहाँले एसएमएस पुरा आएन या <laughs> उहाँ उहाँले नाम लेख्न छुटाउनु भयो अलिकति म पनि कन्फ्युजनमा परेँ ठिकै छ आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी कामना गर्दछौँ र अपेक्षा पनि गर्दछौँ अर्को एसएमएस छ मेरो मुठुमा छुरा रोपिदिए छिया छिया भएको छ मेरो मुठुमा छुरा रोपिदियो छुरा छिया छिया भएको छ कहिले नमेटिने दाग बसेको छ यस तिम्रो जिन्दगी सफल रहोस् अभागी युनिसा यही कामना गर्दछु भन्नुभएको छ युनिसाजी आफूलाई अभागी नठान्नु गर्नुहोला मान्छे जन्मदै अभागी या भाग्यमानी त्यस्तो हुँदैन हाम्रो कर्मले भाग्यमानी या हामीलाई अभागी बनाउने हो हो कहिलेकाहीँ मुटु दुख्छ प्रेममा अलिकता हलचल अलिकता गडबडी पैदा हुन्छ जसको कारणले गर्दा हाम्रो मुटु दुख्छ तपाईँ जति मुटु दुखे पनि हाँस्ने प्रयास गर्नुहोस् आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ हामीलाई रन्जुजीले पुनः एसएमएस गर्नुभएको रहेछ फुल सम्झे फुल हुन्छ काँडा सम्झे काँडा आफ्नो सम्झे नजिक हुन्छ पराई सम्झे टाढा नमस्ते दादा आएम रन्जु बर्तौला पानीबाट भन्नुभएको छ रन्जुजी दोहोऱ्याएर एसएमएस गर्नुभएको छ तर पनि सरी तपाईँको एसएमएस <laughs> पहिला जति आयो अहिले पनि त्यति नै आयो माफ गर्नुहोला प्रविधि यस्तै छ कहिलेकाहीँ प्रविधिले नजिक बनाइदिन्छ कहिलेकाहीँ टाढा बनाइदिन्छ कहिलेकाहीँ नजिक हुँदाहुँदै पनि यस्तै अप्ठ्याराहरू ल्याइपुऱ्याउँछ प्रविधिले त्यसै गरी अर्को एसएमएस पनि म पढिहाल्न चाहन्छु हाई दादा म पहिले कि आहा म पहिले कि छुच्ची हुँ बस्तुपुरबाट खाना खानुभयो खाना खानुभयो त दादा भन्नुभएको छ आहा खाना भइसकेको छ पहिले कि छुच्ची भन्नुभएको छ <laughs> धेरै छुच्ची चाहिँ है त्यति राम्रो हुँदैन र उहाँले अगाडि लेख्नुहुन्छ मेरो एसएमएस मेरो फ्रेन्डलाई यसको लागि भन्नुभएको छ यसलाई प्लिज नरिसाउल र miss you please call me please भन्नुभएको छ यसजी तपाईँ कहाँ हुनुहुन्छ तपाईँकी छुच्चीले तपाईँलाई कुरिरहनु भएको छ तपाईँको फोन कुरिरहनु भएको छ फोन गर्नुहोला छुच्चीजी तपाईँको फोन हेर्दै गर्नुहोला है उहाँको फोन पनि आइहाल्न सक्छ र अरू पनि एसएमएसहरू छन् एउटा एसएमएस पढिहालौँ आहा यो एसएमएसमा अगाडि लेखिएको छ के छ चन्द्रजी आई एम ध्रुव रेग्मी अभागी मान्छे अभागी मान्छे हेटौँडा एक अन्नपूर्ण भोजनालयबाट मेरी नानु किन हो धेरै रिसाएकी रिसाएकी छे नरिसाउन प्लिज नानु कल मी एन्ड म रिसाएको छैन भन्नुभएको छ लौ न साथी नानुजी कता हुनुहुन्छ अभागी मान्छे भनेर पठाउनु भएको छ ध्रुव रेग्मीजीले अभागी नगर्नुहोला आफैले आफैलाई र नानुजीलाई म आग्रह गर्न चाहन्छु धेरै नरिसाउनुहोला कल गर्नुहोला उहाँ तपाईँको कलको वेटिङ गर्दै हुनुहुन्छ ध्रुवजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको कामना गर्दछौँ अपेक्षा गर्दछौँ तपाईँ एसएमएस पठाउनुहोला श्रोता तपाईँ पनि एसएमएस पठाउन सक्नुहुन्छ र त्यसका लागि छिटो छिटो डायल म्या मोबाइलको म्यासेज बक्समा जानुहोस् टाइप गर्नुहोस् यच आर यस एउटा खाली ठाउँ छोड्नुहोस् यम यम लेख्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् आफ्नो एसएमएस नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा पठाउनुहोस् र तपाईँ फेसबुक प्रयोग गर्नु गर्न गर्नुहुन्छ भने W W W dot Facebook dot com slash radio सर्भरको पेजमा गएर पनि तपाईँले एसएमएसहरू छोड्न सक्नुहुनेछ तपाईँ एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज पास आए जाए तुम पास आए यू मुस्कुराए तुमने न जाने क्या सपने दिखाए तुम पास आए यू मुस्कुराए तुमने न जाने क्या सपने दिखाए अब तो मेरा दिल जागे न सोता है क्या करूं हाय कुछ कुछ होता है क्या करूं हाय कुछ कुछ होता है होता है क्या करूँ हाय कुछ कुछ होता है दे संजोता है क्या करूं हाय कुछ कुछ होता है क्या करूं हाय कुछ कुछ होता है तुम पास आए यूं आहा क्या कुरो हाए कुछ कुछ होता है साँच्चै नै आफ्नो मान्छे आफ्नो नजिक हुँदा टाढा हुँदा दुई पलमा नै कुछ कुछ होता है मनमा के के हुन्छ साँच्चै नै नजिक भए पनि आफ्नो मान्छेको धेरै माया लाग्छ टाढा हुँदा झन् बढी माया लाग्छ माया गर्नेहरू यस्तै भन्छन् मलाई पनि किन किन यस्तै लाग्छ कहिलेकाहीँ आफ्नो मान्छे टाढा भयो भने अझ बढी माया बढेको हो कि भन्ने आभास हुन्छ तपाईँलाई कस्तो लाग्छ आज होस् तपाईँ माया गर्नुहोस् अनि माया गर्दाखेरि तपाईँको साथी टाढा हुनुहुन्छ या नजिक हुनुहुन्छ मनको कुरा आफ्नो मान्छेलाई सुटुक्क मेरा आवाजमा सुनाउन चाहनुहुन्छ भने एसएमएस गरिहाल्नुहोस् तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस लेख्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् त्यस पछाडि यम यम लेखेर एउटा खाली ठाउँ छोडेपछि तपाईँको म्यासेज र तपाईँको नाम तथा ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउन सक्नुहुन्छ र तपाईँको एसएमएस हामी पढ्नेछौँ र अबलाई भने म फेसबुक मार्फत प्राप्त भएका एसएमएसहरू पढ्नतर्फ लागिरहेको छु र फेसबुकबाट पनि हामीलाई धेरै साथीहरूले एसएमएस गर्नुभएको छ पहिलो एसएमएस लिँदैछु पहिलो एसएमएसमा लेखिएको छ हाई चन्द्रजी भन्नुभएको छ निरु घलान भन्नुभएको छ खाना भयो त भन्नुभएको छ <laughs> खाना भइसकेको छ निरुजी र उहाँले अगाडि लेख्नुहुन्छ मलाई मुभी बाई कल्होना होको हर घडी बदल रही हे भन्ने गीत सङ्ग बजाइदिनु ल भन्नुभएको छ यो सङ्ग मेरो स्पेसली इमानको लागि अनि मेरो स्विट आन्टी र तपाईँको लागि है भन्नुभएको छ धेरै धेरै धन्यवाद छ निरुजी एसएमएसको लागि तपाईँको आन्टीको लागि साथसाथै तपाईँको इमानको लागि पनि भन्नुभएको छ र मलाई पनि सम्झनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको रोजाइको गीत एकैछिनपछि हामी बजाउँछौँ अहिलेलाई भने अर्को एसएमएस लिन्छौँ तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ निरुजी र अर्को एसएमएस छ हाई चन्दु के छ खबर माम खानुभयो भन्नुभएको छ आहा चन्द्रबाट चन्दु भयो है खुसीको कुरा हो एउटा नाम जुर्यो कलेजमा पढ्दाखेरि पनि धेरै साथीहरूले चन्दु चन्दु भनेर जिस्काउने गर्नुहुन्थ्यो आज तपाईँले पनि चन्दु भनिदिनु भयो खुसी लागेको छ र खाना खानुभयो भन्नुभएको छ मैले पनि खाएँ तपाईँले पनि खाइसक्नु भएको छ अवश्य पनि र उहाँले अगाडि लेख्नुहुन्छ म फुच्चेको फुच्ची टिसिएन रोडबाट भन्नुभएको छ <laughs> फुच्चेको फुच्ची मेरो मेरो मुटुको धड्कन फुच्चेलाई love you I don't live without you please मलाई शङ्का नगर नत्र टेडी बियर फालिदिन्छु रे त बाई गुड नाइट भन् चन्दु भन्नुभएको छ thank you so much SMS गरिदिनु भयो तपाईँको म्यासेज छोडिदिनु भयो अवश्य पनि तपाईँको खुच्चेले तपाईँलाई शङ्का गर्ने छैन तपाईँलाई सदैव माया गर्नेछ तपाईँको साथमा रहनेछ जसरी तपाईँ उहाँ बिना बाँच्न सक्नुहुन्न उहाँ पनि तपाईँ बिना बाँच्न सक्नुहुन्न मलाई यस्तै लाग्छ र अवश्य पनि तपाईँको यति धेरै माया छ शङ्काको त कुरै हुँदैन मायामा कहिलेकाहीँ ठाकठाक ठुकठुक पर्छ अरे ठाकठाक ठुकठुक पऱ्यो भने अझ माया गाढा हुन्छ भन्छन् कहिलेकाहीँ के भन्छ आगोलाई पनि अलिकति <laughs> नठोक्दा चाहिँ बल्दैन भन्ने उखानहरू पनि छन् हाम्रो चलन चल्तीमा एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को पनि एसएमएस छ यो एसएमएसलाई पनि हामीलाई फेसबुक मार्फत नै पठाउनु भएको यो एसएमएस पछाडि चाहिँ हामी अर्को गीत सुन्छौँ र यो एसएमएसमा अगाडि लेखिएको छ हाम्रो दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि हामीलाई म्यासेज पठाउनु भएको छ बुद्धजीले हामीलाई प्राय सधैँ म्यासेज गरिरहनुहुन्छ अन्य प्रोग्रामहरूमा पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु बुद्धजी तपाईँले यति टाढा रहेर पनि हामीलाई माया मार्नु भएको छैन र तपाईँले सधैँ सोध्नुहुन्छ अनलाइनमा रेडियो सर्भर कहिले बज्छ लौन चन्द्रजी कार्यक्रम सुन्नु पऱ्यो भन्नुहुन्छ अवश्य पनि तपाईँले अनलाइनमा पनि यो कार्यक्रम छिट्टै सुन्न सक्नुहुन्छ हाम्रो रेडियो सर्भरको सबै कार्यक्रम र तपाईँले यो कार्यक्रमलाई चाहिँ मुटुदेखि मुटुसम्म र बितेका पलहरूलाई साथै अन्य अन्य कार्यक्रमहरूलाई सौगात Anuragi dot blogspot dot कममा पनि चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र दिलको धनी बुद्ध लामा जे अगाडि लेख्नुहुन्छ उहाँले अगाडि लेख्नुभएको छ व्यवस्थाको घडीसँगै सुन्दर जीवनका धर्साहरू कोर्दै सङ्घर्षका पा पलहरूमा रमाउँदै गर्दा आज पनि मुटुदेखि मुटुसम्म तिम्रो सहारामा समर्पण गर्न आएको छु किनकि तिमी नै छौ यो दुई मुटुलाई एउटै धड्कनमा धड्काउने भन्नुभएको छ मुटुदेखि मुटुसम्मलाई यति धेरै मायाका शब्दहरू लेखिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ उहाँले अगाडि लेख्नुहुन्छ तिमी मेरो खुसीहरू तिमी मेरो खुसी हौ कान्छु तिमी मेरो जिन्दगी तिम्रै भरमा राख्न सक्छु आफ्नै मुटु बन्दगी कान्छु तिम्रै हो म कान्छु मैले दिलमा सजाएको छु आहा तिम्रै हो म कान्छु मैले दिलमा सजाएको छु मनमुटुमा सजाएको छु सदा सदा यसरी नै मेरो मनमुटुमा लजाउँदै मुस्कुराउँदै नयनभित्र बस्नु कान्छु भन्नुभएको छ सङ्गालेर राखेको छु तिम्रो कान्छुले कान्छु टाढा भए पनि मुटुदेखि मुटुसम्मको सहारा लिँदै स आहा समुद्र पारीबाट सुमधुर आवाजमा तिम्रो कान्छोको आवाज मिसाउँदै भन्न चाहन्छु any time love you and miss you so much लाटी भन्नुभएको छ उहाँको कान्छोलाई लाटी पनि भन्नुभएको छ र उहाँ अगाडि लेख्नुहुन्छ उही तिम्रो ह्यान्डसम कान्छो दिलको धनी बुद्ध लामा फ्रम दक्षिण कोरिया भन्नुभएको छ थ्याङ्क यू सो मच दिलको धनी बुद्ध लामाजी यति टाढाबाट पनि हामीलाई सम्झनुभयो तपाईँका यस्तै एसएमएसहरू हामीले निरन्तर प्राप्त गर्न सकौँ तपाईँको लज्जालु तपाईँको आफ्नो कान्छोले पनि यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ मलाई आशा छ किन भन्दा मलाई पनि अलिकति जानकारी भएको हो कि जस्तो लाग्छ उहाँले पनि कार्यक्रम सदा सुन्नुहुन्छ तपाईँको लागि एसएमएसहरू छोडिरहनु भएको हुन्छ मेरो दिलको धनीको लागि है भनिरहनु भएको हुन्छ र म्यासेज गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै म्यासेजको हामी अपेक्षा गर्दछौँ र हामीलाई एसएमएसबाट थुप्रै एसएमएसहरू प्राप्त भइसकेका छन् एकैछिनपछि तपाईँको एसएमएसहरू पुनः राख्ने नै छु अहिले भने निरुजीको रोजाइको यो गीत राख्न चाहन्छु घड़ी बदल रही है रूप जिंदगी छाव है कभी कभी है धूप जिंदगी हर पल यहाँ जी भर जियो जो है समा कल हो ऐसा जो कोई कहीं है बस वो ही सब से हंसी है उस हाथ को तुम थाम लो वो मेहरबान कल हो न हो हर पल यहाँ जी भर जियो जो है समा आंख संभालो पागल दिल को दिल धड़के ही जाए पर सोच लो इस पल है जो वो दासता कल हो न हो आहा पर्सो चुलो यदास्ता स्पल हेजो कल हुना हो साँच्चै नै हामी आज छौँ भोलि नरहन पनि सक्छौँ आज म तपाईँको बिचमा यसरी बोलिरहेको छु थाहा छैन भोलि के हुन्छ साँच्चै नै जिन्दगी यस्तै छ रहस्यमय छ जिन्दगीले कहाँबाट कहाँ डराउँछ मान्छेलाई तर पनि यही भन्छु मुटुदेखि मुटुसम्मको साथमा छु र तपाईँ पनि हुनुहुन्छ मुटुदेखि मुटुसम्मको साथमा प्रविधिबाट अनिलप्रीत मुसु मुसु हाँसेर मलाई सहयोग गरिरहनु भएको छ साँच्चै नै हाँसो चाहिँ एकदमै मिठो छ हाम्रो अनिलजीको र म पनि हाँसेर तपाईँको मुटुसम्म पुग्ने प्रयत्न गर्दैछु तपाईँको आफ्नो मान्छेले मुटुदेखि लेख्नुभएका भावनाहरू तपाईँको मुटुसम्म पुग्ने एउटा आभास बनेर तपाईँको मुटुसम्म बहने कोसिस गरिरहेको छु अवश्य पनि म सफल भएँ या भएन यो तपाईँको एसएमएसले बताउँछ र आगामी दिन पनि तपाईँको यस्तै साथ र सहयोगको हामी अपेक्षा गर्दै अहिले भने तपाईँको एसएमएसहरू पुनः राख्न चाहन्छु हामीसँग एसएमएसहरूको ओहिरो लागिसकेको छ अर्को एसएमएस छ दादा माया गर्दा घृणा पाउने भए कसले माया लाउँथ्यो र फ्रम समीर जितपुर बारा भन्नुभएको छ साँच्चै नै माया गर्दा घृणा पाउने भए कसले माया लाउँथ्यो र हो अवश्य पनि मायामा माया नै हुन्छ मायामा प्रेम मात्र हुन्छ साँचो मायामा अवश्य पनि माया नै माया हुन्छ जहाँ घृणा हुन्छ त्यो प्रेम हुँदैन माया गर्नेहरूले यस्तै भन्छन् र समीरजीले हामीलाई रेगुलर यसरी एसएमएस गरिरहनु भएको छ जितपुर बाह्रदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु समीरजी टाढा रहेर पनि हामीलाई एसएमएस गरिरहनु भएको छ आगामी दिनमा पनि पनि तपाईँको यस्तै साथको हामी अपेक्षा गर्दौँ गर्छौँ त्यसै गरी अर्को एसएमएस छ हाई दादा नमस्ते म अवि तामाङ हेटौडाबाट मेरी प्यारी एलाई धेरै मिस गरेको छु भनिदिनु न ल ओके बाई भन्नुभएको छ आहा अविजीले आफ्नो मायालुलाई सम्झेर हेटौँडाबाट हामीलाई एसएमएस गर्नुभएको थियो अभिजी कि प्यारी ए तपाईँ कहाँ हुनुहुन्छ ल है तपाईँलाई धेरै सम्झिनु भएको छ धेरै मिस गरेको छु भनिदिनु भएको छ अभिजीले र म पनि भन्न चाहन्छु उहाँले तपाईँलाई धेरै सम्झिरहनु भएको छ तपाईँले पनि सम्झिँदै गर्नुहोला माया नमार्नुहोला मिस कल गरिहाल्नुहोला फोन गरिहाल्नुहोला एसएमएस गरिहाल्नुहोला होइन उहाँको मोबाइल अफ छ भने तुरुन्त मुटुदेखि मुटुसम्ममा पनि तपाईँले एसएमएस गर्न सक्नुहुन्छ यच आरएस लेख्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् त्यस पछाडि यम लेखेर एउटा खाली ठाउँ छोडेर तपाईँको एसएमएस र नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा पठाउनुहोला त्यसै गरी अर्को एसएमएस छ गुलाब फुलको हाँगामा काँडा नै काँडा हुन्छ लभ गर्ने मान्छेको मनमा माया नै माया हुन्छ <laughs> अभागी निगिता फ्रम हाडीखोला भन्नुभएको छ आहा गुलाबको फुलको हागामा काँडा नै काँडा हुन्छ लभ गर्ने मान्छेको मनमा माया नै माया हुन्छ अवश्य पनि माया गर्ने मुटुमा माया नै माया हुन्छ थ्याङ्क यू सो मच निकिताजी नियमित श्रोता हुनुहुन्छ एसएमएस गरिरहनुहुन्छ तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्दछौँ आगामी दिनहरूमा पनि त्यसै गरी अर्को पनि एसएमएस छ नमस्ते दादा आई एम पालसाङ लामा म सीलाई मन पराउँछु तर उसको कल अहिलेसम्म मेरो मोबाइलमा आएको छैन अब कल गर्नु भन्दैछु बाई दादा भन्नुभएको छ आहा पालसाङ लामाजीले एसएमएस गर्नुभएको थियो उहाँको सिलाइ उहाँले चाहिँ सिलाइ मन पराउनुहुन्छ तर उहाँको कल चाहिँ अझसम्म मेरो मोबाइलमा आएको छैन भन्नुभएको छ लौ न सिजी कहाँ हुनुहुन्छ तुरुन्त फोन गरिहाल्नु होला उहाँको मोबाइलमा तपाईँको फोन चाहिँ आएको छैन भन्नुभएको छ तपाईँको फोन पनि गइहालोस् म यही अपेक्षा गर्छु तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने ल है कसैले थाहा बन्द गरेर सुटुक्कै एसएमएस पनि गरिहाल्नुहोस् त्यसै गरी अर्को एसएमएस छ एसएमएसमा लेखिएको छ एक्लै थिएँ तिमी आयो हाँस हाँस यार आहा हाँस यार गऱ्यौ पलभरमै कस्तो माया बसायो यार गयो बिहानीको घाम जस्तै झुर्किएर तिमी हाँस हाँसी हाँसी पिरतीमा फसायौ यार अह उहाँले मुक्तक लेख्नु भएको रहेछ एक्लै थिए एक्लै थिए तिमी आयो हँसायो यार पलभरमै कस्तो माया बसायो यार बिहानीको घाम जस्तो झुल्किएर तिमी हाँसी हाँसी पिरतीमा फसायो यार यो निकै नै राम्रो मुक्तक लेख्नुभयो साथी तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँले नाम चाहिँ लेख्नु भएको छैन रहेछ सायद पुरा आएन एसएमएस तपाईँको थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँको यो साथको लागि र तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ हाई दादा it's me Wangchu Moktan from Hetauda चार दादा प्लिज प्ले द कियो माया हो from Jerry film for my GF Pasang भन्नुभएको छ आहा वान्चो मोक्तानजीले हेटौँडा चारबाट हामीलाई एसएमएस गर्नुभएको छ के यो माया हो from Jerry movie Nepali movie जेरीबाट उहाँले यो गीत रिक्वेस्ट गर्नुभएको छ अनिलजी गीत खोज्दै हुनुहुन्छ यो गीत छ भने तपाईँको लागि हामी प्ले गर्छौँ खासमा भन्ने हो भने मुटुदेखि मुटुसम्म चाहिँ हामीले प्राय हिन्दी गीत बजाउँछौँ तर पनि तपाईँको मुटुलाई टुक्राउन चाहँदैनौँ माया गर्ने सबैलाई सम्मान गर्छ कार्यक्रम मुटुदेखि मुटुसम्म र यो गीत उपलब्ध भएसम्म हामी एकैछिनपछि बजाउँछौँ तपाईँको लागि वाङचुजी र अहिलेको लागि भने अर्को एसएमएस लिन चाहन्छु अर्को एसएमएसमा लेखेको छ हाई दादा एम पालसाङ म सीलाई मन पराउँछु तर उसले मेरो मायालाई बुझ्दैन भन्नुभएको छ पालसाङजीले फेरि एसएमएस गर्नुभएको छ न सिजी कता हुनुहुन्छ तपाईँले माया बुझ्नु भएन अरे हा बुझिदिनु होला तपाईँले सक्नुहुन्छ उहाँको मायालाई नटुक्राउनु होला र एसएमएस गर्नुहोला फोन गर्नुहोला तपाईँले त्यसै गरी अर्को एसएमएस पनि पढ्न चाहन्छु तिमी मबाट जति टाढा भए पनि मलाई तिम्रो याद आइरहन्छ Priya Ashish don't forget me प्रिय Ashish don't forget me hi दादा म आशिका हेटौँडा चारबाट भन्नुभएको छ आशिकाजीले हेटौँडा चारबाट उहाँको आशिषलाई एसएमएस पठाउनु भएको थियो थ्याङ्क यू सो मच भन्न चाहन्छु आशिकाजी अवश्य पनि उहाँको याद आइरहँदो रहेछ तपाईँलाई यादलाई मर्न नदिनुहोला यादमा एउटा माया लुकेको हुन्छ र म आशिका भन्नुभएको छ हेटौँडा चारबाट आशिकाजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै साथ र मायाको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ एसएमएसमा अगाडि लेखेको छ एकान्तमा भेटेँ तिमीलाई ओठ खोलेर बोल्न सकिन आफ्नो बनाउन खोजे तिमीलाई मनको कुरा खोल्न सकिन हेल यम हेलो यम भन्नुभएको छ हेलो दादा मि सोम लामा फ्रम गढीचार भन्नुभएको छ सोमजीले हामीलाई गढीचारदेखि एसएमएस गर्नुभएको छ सोमजी तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मुठो मिठो सायरीको लागि र तपाईँको एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को पनि एसएमएस पढ्न चाहन्छु म लगातार तपाईँको एसएमएस धेरै छन् तपाईँ गीत नबजाइकन पनि तपाईँको एसएमएसहरू पढ्नुपर्छ मैले र गीतमा अगाडि लेखेको छ सरी एसएमएसमा अगाडि लेखिएको छ I am Nirathing from Siddhakali भन्नुभएको छ निराजीले सिद्धकालीदेखि सायद हाँडीखोला गाविस होला सिद्धकालीदेखि हामीलाई एसएमएस गर्नुभएको छ खास भन्नुपर्दा माई अल फ्रेन्डलाई miss you and good night भन्न चाहन्छु दादा भन्नुभएको छ साथीहरूलाई सम्झनु भएको छ तपाईँको साथीले पनि तपाईँलाई सम्झिरहनु भएको होला निराजी निराथिङजीले सिद्धकालीदेखि हामीलाई एसएमएस गरिदिनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद छ निराजी एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ र एउटा फेसबुक मार्फत प्राप्त भएको एउटा के भन्ने होला गजल भनौँ क्यारे गजल पनि पढिहाल्छु पठाउनु भएको छ जीवराज बखरेलजीले स्थानीय रेडियो निकासमा उहाँ कार्यरत हुनुहुन्छ सञ्चारकर्मी मित्र सञ्चारकर्मी मित्रको पनि एउटा मन छुने गजल पढ्न पाउँदा खुसी लाग्छ उहाँको गजल यस्तो छ मनमनै हामी बीच बात हुँदै थियो आफैबाट मनमुटु अज्ञात हुँदै थियो मनमनै हामी बीच बात हुँदै थियो आफैबाट मनमुटु अज्ञात हुँदै थियो पवनले मन्द मन्द आफ्नो गति लिँदा पवनले मन्द मन्द आफ्नै गति लिँदा चाहतको भरपूर बर्सात हुँदै थियो आफैबाट मनमुटु अज्ञात हुँदै थियो लोलाएको अधरमा गोचर हुन्थे जब लोलाएका अधरमा गोचर हुन्थे जब मदिराजे मधोसे मात हुँदै थियो आफैबाट मनमुटु अज्ञात हुँदै थियो वर्षौँदेखि रित्ता मेरा कलेजीका कुना वर्षौँदेखि रित्ता मेरा कलेजीका कुना भरिएर पीर्तभाव खात हुँदै थियो आफैबाट मनमुटु अज्ञात हुँदै थियो आहा अगाडि लेख्नु भएको छ बिउजिए चिहिरिँदै जब त्यति बेला बिउजिए चिहिरिँदै जब त्यति बेला प्रकाश लुप्त गर्भमा रात हुँदै थियो आहा आफैबाट मनमुटु अज्ञात हुँदै थियो मन हामी बिच बात हुँदै थियो अह थ्याङ्क यू सो मच जीवराजी यति मिठो गजलका लागि तपाईँको गजल पढे खुसी लाग्यो आगामी दिनमा पनि तपाईँको यस्तै गजलहरूको हामी अपेक्षा गर्दछौँ र अब भने अर्को पनि एसएमएस त बाँकी छन् एसएमएस <laughs> राख्नुभन्दा अगाडि हाम्रो अनिलजीले चाहिँ एउटा गीत प्ले गरिहालौँ है भन्दै हुनुहुन्छ अबको क्रममा यो साङ्गीतिक आवाज तपाईँको लागि बोलाए आकाशैमा तिम्रो रूपलाई कोरेर यो धरतीलाई सोधिहेर न साथीहरूकै रिक्वेस्टमा थियो अनिलजीले मुसु मुसु हाँसेर गीत त एकैछिनमा खोजिसक्नु भएछ खुसी लाग्यो अनिलजीको यही लगाव एकदमै मनपर्छ र उहाँको हाँसो पनि मनपर्छ तपाईँ यतिखेर मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ हामीसँग समय एकदमै कम छ तपाईँको एसएमएसहरू धेरै छन् गएको हप्ताको पनि गएको हप्ता पछाडि आएका एसएमएसहरू पनि मैले पढ्न पाएको छैन त्यो एसएमएसहरूलाई म सर पढिहाल्छु हामीले गत हप्ता चाहिँ युनिक वाच एन्ड मोबाइल सेन्टरसम्म पढेका थियौँ त्यस पछाडिको एसएमएसहरू अझै बाँकी रहेछन् म पढ्न चाहन्छु साथीले लेख्नुभएको छ एसएमएसमा हाई दाजु भुजा भयो इट्स मी दुर्गा श्रेष्ठ भन्नुभएको छ भुजा भइसकेको छ दुर्गाजी फ्रम हर्नमाडी नौ धुलीखेलमा हुनुहुन्छ माई बडु भन्नुभएको छ I love you so much and miss you a lot भन्नुभएको छ थ्याङ्क यू सो मच दुर्गाजी एसएमएस गरिदिनु भयो र तपाईँको मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस छ मुना हेटौँडा पाँच सानो पोखराबाट भन्नुभएको छ मुनाजीले हामीलाई एसएमएस गर्नुभएको छ हाई दाई के छ म मुना श्रेष्ठ प्लिज मेरो साथीलाई नरिसाउनु भन्नु न ल भन्नुभएको छ आहा मुनाजीको साथी तपाईँ कहाँ हुनुहुन्छ प्रोग्राम सुन्दै हुनुहुन्छ भने प्लिज उहाँलाई उहाँसँग नरिसाउनुहोला तपाईँलाई कुरिरहनु भएको छ तपाईँलाई सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु मुनाजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ मैले त मैले त ठानेकी थिएँ हाम्रो माया सफल हुन्छ भनेर सोचेको जस्तो भएन आहा बिहेको खबर सुनेको छु धोकेबाजलाई शुभकामना युनिसा युनिसाथिङ हाँडीखोलाबाट भन्नुभएको छ आहा मायामा किन यस्तो हुन्छ कहिलेकाहीँ मलाई पनि एकदमै दुःख लाग्छ साथीहरू अह माया एउटासँग बिहे अर्कोसँग अन्जुबन्तको गीत याद आएर आइरहेको छ यतिखेर मलाई कहिलेकाहीँ यस्तै हुन्छ युनिसाजी दुःख नमान्नुहोला धोकाले कहिलेकाहीँ जिन्दगीमा ठुलो मोड ल्याउँछ जिन्दगीमा सफलताको जुन एउटा कडी हुन्छ नि त्यो धोकाबाट सुरु हुन्छ तपाईँ नातिनुहोस् तपाईँ मनमा धैर्यता राखेर अगाडि बढ्नुहोस् तपाईँको माया सफल हुन्छ यो माया सफल भएन त के भयो तपाईँको जिन्दगी त सफल हुन्छ नि तपाईँले यसबाट पाठ सिक्न सक्नुहुन्छ र अर्को एसएमएस छ युनिसाजीकै रहेछ यो पनि दाजु म अभागी एन दुखी युनिसा थिङ हाँडी खोला मायामा किन हुन्छ मिलन बिछोड बिस्तारै भुल्ने प्रयास गर्दैछु सुनेको छु उसको बिहे भयो अरे भन्नुभएको छ दुःख लागेको छ साथी तर के गर्ने तपाईँलाई सहानुभूतिका यी भए केही दिन सक्दिनँ जे होस् मनलाई सम्हाल्नुहोस् अगाडि बढ्नुहोस् र युनिसाजीले अर्को पनि एसएमएस लेख्नु भएको रहेछ धेरै एसएमएसहरू लेख्नुभएको छ युनिसाजी थ्याङ्क यू सो मच तपाईँले यस्तै एसएमएसहरू पठाउँदै गर्नुहोला त्यसै गरी निरा थिङजीले पनि हामीलाई योभन्दा अगाडि पनि एसएमएस पठाउनु भएको रहेछ हाई दादा के छ खबर खाना भयो त दादा आज मलाई एउटा पोइम राइट गरेको छु सपनेमा आऊ सधैँ एसएमएस ज जसरी भन्नुभएको छ एसएमएस पुऱ्याएको छैन थ्याङ्क यू सो मच निराजी एसएमएसको लागि तपाईँले हामीलाई आज पनि सम्झनु भएको छ सधैँ यसरी नै सम्झँदै गर्नुहोला र अर्को एसएमएस पनि पढ्न चाहन्छु आज आएको एसएमएसबाट राख्दैछु म यो र एसएमएसमा अगाडि लेखिएको छ हाई दादा नमस्ते मेरो सानोलाई सानुलाई लेख्नुभयो कि सामुलाई लेख्नुभयो यस ए यमयु लेख्नु भएको छ जे होस् सानो या सामु बुझ्नुहोला सामुलाई यमयम भरेको माया छ ए सायद मुटुभरिको माया छ भन्नुभएको होला मुटुभरिको माया छ भन्नुभएको छ उहाँले आफ्नो सानोलाई मुटुभरिको माया छ भन्नुभएको छ हेटौँडाबाट सुपर सुपारेटार हेटौँडा सुपारेटारबाट समीर रेग्मी भन्नुभएको छ थ्याङ्क यू सो मच समीरजी सुपारी टार ब्यारेकमा रहेर तपाईँले हामीलाई एसएमएस गर्नुभएको छ तपाईँले कार्यक्रम सुन्दै गर्नुहोला सदैव यस्तै मायाको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को पनि एसएमएस प्राप्त भएको छ म नवराज बर्तौला हेटौँडा एकबाट माई कालीलाई मिस यु भन्छु भन्नुभएको छ आहा नवराज बर्तौलाजीले हामीलाई एसएमएस गर्नुभएको थियो उहाँको कालीलाई मिस्यु भन्नुभएको छ लौना काली चाहिँ कता हुनुहुन्छ तपाईँ पनि सम्झनुहोला तपाईँको आफ्नो मान्छेलाई नवराजजीले तपाईँलाई धेरै सम्झिरहनु भएको छ ल आहा अब भने एसएमएस यति नै राखौँ तपाईँको एसएमएस अझै आइरहेको छ दुःख नमान्नुहोला तपाईँको एसएमएस हामी आगामी हप्ता पढ्नेछौँ तपाईँको एसएमएस आज मैले धेरै पढ्न पाएँ खुसी लागेको छ तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्दछौँ र कार्यक्रमको निर्धारित समय पनि सकिएको छ आज हामीले लगभग तिसवटा जति एसएमएस पढ्यौँ अझ त्योभन्दा बढी मैले काउन्ट गर्न पनि अलि भ्याइनँ जे होस् तपाईँको यो साथको लागि धेरै धेरै धन्यवाद छ र थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्ण श्रोताहरूलाई जसले फेसबुक मार्फत र एसएमएस मार्फत हामीलाई म्यासेज गरिदिनु भयो कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई कार्यक्रम मुटुदेखि मुटुसम्म कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नुहोला त्यसका लागि कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च हेटौँडा चार नारायणी मल हेटौँडा मकवानपुर र तपाईँले radio server at the rate Yahoo dot com वा मेरो email ID Chandra underscore घरलान at the rate Yahoo dot कममा पनि आफ्नो एसएमएसहरू छोड्न सक्नुहुन्छ र सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ आजलाई भने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद र प्रविधिका साथी अनिल प्रितलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी आगामी बिहिबारसम्मका लागि कार्यक्रम बितेका पलमा भेटिने बाचा गर्दै छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री